घर हुनुभएका दुहा कतार अहिले रहँदै आउनुभएका सुशील पराजुरीको यो गजल वाचन सँगसँगै उज्यालो नाइन्टी नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी सशेन्द्र गौतम र म प्रस्तोता अच्युत किमिरे बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो नाइन्टी नेटवर्कको राति प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा तपाईँले पठाउनुभएका गजल तथा पत्रहरूको वाचन सँगसँगै सुमधुर हिन्दी उर्दू गजलहरू सुनाउनेछु कार्यक्रमलाई अगाडि बढाउँछु جگیت سنگھ کو آواز کو یوگا سال چیٹ نہ کوئی سند ہو چی نئی سندی جانے وہ کون سدیش جہاں تم چلے گئی چٹھی نہ کوئی سندی جانے کون سا سدیس جہاں تم چلے گئے چٹھی نہ کوئی سندیش جانے وہ کون سا سدیس جہاں تم چلے گئے جہاں تم چلے گئے اس دل پہ لگا کے ٹھیس جانے وہ کون سدیس جہاں تم چلے گئے جاتے جاتے تم نے آواز تو دی ہوگی ہر وقت یہی ہے غم اس وقت کہاں تھے ہم کہاں تم چلے گئے چٹھی نہ کوئی سندیش جانے وہ کون سدیش جہاں تم چلے گئے جہاں تم چلے گئے اس دل پہ لگا کے ٹھیک جانے وہ کون سدیس جہاں تم چلے گئے چیز پہ پیشکوں سے لکھا ہے تمہارا نام یہ رستے گھر گلیاں تمہیں کرنا سکے سلام ہر دل میں رہ گئی بات جلدی سے چھڑا کر ہاتھ کہاں تم چلے گئے چٹھی نہ کوئی سدیش جانے وہ کون سدیس جہاں تم چلے گئی جہاں تم چلے گئی اس دل پہ لگا کے ٹھیس جانے وہ کون سدیس جہاں تم چلے گئی کوئی سندیش جانے وہ کون سدیس جہاں تم چلے گئے جہاں تم چلے گئے اس دل پہ لگا کے ٹھیس جانے وہ کون سدیس جہاں تم چلے बेरोजगार पैदा गर्ने कारखाना भएको छ बेरोजगार पैदा गर्ने कारखाना भएको छ अझ बोर्डिङ स्कूल सबैको चाहना भएको छ पूर्णतया अंग्रेजी वातावरणमा पढाइन्छ पूर्णतया अंग्रेजी वातावरणमा पढाइन्छ नेपाली भाषा लोप हुने सम्भावना भएको छ अझ बोर्डिङ स्कूल सबैको चाहना भएको छ विधानमा धर्मनिरपेक्ष देश हो भन्दा भन्दै विधानमा धर्मनिरपेक्ष देश हो भन्दा भन्दै किन नेपाल धर्मयुद्धको निशाना भएको छ अझ बोर्डिङ स्कुल सबैको चाहना भएको छ काँगडा र टिस्टासम्म पुगेको इतिहास हेर काँगडा र टिस्टासम्म पुगेको इतिहास हेर लाचारीले आज आँगनमै सिमाना भएको छ अझ बोर्डिङ स्कुल सबैको चाहना भएको छ जब बाध्यताले गुण छोडेर उड्नु परेपछि जब बाध्यताले गुण छोडेर उड्नु परेपछि हामी परदेशी प्रवास हाम्रो ठेगाना भएको छ बेरोजगार पैदा गर्ने कारखाना भएको छ अझ बोर्डिङ स्कुल सबैको चाहना भएको छ दाङ देवखुरीका एसपी माथवरको गजल थियो यो यसलाई मैले वाचन गरेर सुनाएँ एसपी माथवरको गजलपछि अब अर्को गजल छ अभिबाबुको बाबुको ह्यारिसबर्ग पेन्सिल्भानिया युएसए उहाँ अहिले बस्नुहुन्छ झापा उहाँको घर हो उहाँले छोटो मिटरको गजल पठाउनु भएको छ चार शेरको गजल यस्तो छ जब जब धुरीमा काग कराइरहन्छ जब जब धुरीमा काग कराइरहन्छ मलाई परदेशीको याद आइरहन्छ मैले उनकै सिन्दुर पोते लगाएकै छु मैले उनकै सिन्दुर पोते लगाएकै छु तर मलाई चिसो रात सताइरहन्छ मलाई परदेशीको याद आइरहन्छ एकान्तमा रोइदिन्छु गह भिजाउँदै एकान्तमा रोइदिन्छु गह भिजाउँदै स्मृतिको मिठो साथ गिजाइरहन्छ मलाई परदेशीको याद आइरहन्छ बन्द कोठा मन्द बत्ती पापी तिर्सना बन्द कोठा मन्दबत्ती पापी तिर्सना पुरै बदन उनकै मात जलाइरहन्छ जब जब धुरीमा काग कराइरहन्छ मलाई परदेशीको याद आइरहन्छ दुवै गजल परदेशीकै कुराहरू समेटिएको गजल थियो मैले यसलाई पनि वाचन गरेर सुनाएँ यो गजल अवि बाबुको गजल हो पेन्सिल्भानिया हरिसबर्गबाट पठाउनु भएको उहाँको घर झापा नेपाल अब फेरि बुलबुलको अर्को साङ्गीतिक गजल प्रस्तुत गर्दैछु आज भी है मेरे के निशान आज है के निशान आवारा تیری گلیوں میں بھٹکتے تھے جہاں آوارہ آج بھی ہے میرے قدموں کے نشان آوارہ تیری گلیوں میں بھٹکتے تھے جہاں آوارہ آج بھی ہے میرے قدموں کے نشان आवारा تیری گلیوں میں بھٹکتے تھے جہاں آوارا آج بھی ہیں میرے قدموں کے نشان آوارا اسی کے دم سے اس کو کھو کر ہوئے بے نام و نشان آوارا اس کو کھو کر ہوئے بے نام و نشان آوارا تیری گلیوں میں بھٹکتے تھے جہاں آوارا آج بھی ہے قدموں کے نشان آوارہ جس کو بھی چاہا اسے ٹوٹ کے چاہا راشد اسے ٹوٹ کے چاہا راشد جس کو بھی چاہا اسے ٹوٹ کے چاہا راشد کم ملیں گے تمہیں ہم جیسے یہاں آوارا کم ملیں گے تمہیں ہم جیسے یہاں آوارا تیری گلیوں تیری گلیوں میں بھٹکتے تھے جہاں آوارا آج بھی ہیں میرے قدموں کے نشان آج بھی ہے میرے قدموں کے نشان آوار آل بل एउटा इरानी चरा सही था कुरा प्रश्न विचार उज्यालो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 थियो भने अब दीपक पाण्डेको पत्र छ मसँग पत्र र गजल भनेर लेखेर पठाउनु भएको छ अर्घाखाँचीका दीपक हुनुहुन्छ केरुङ्गा पाँच रिठाका रुख उहाँको स्थायी ठेगाना र अहिले भारतको न्यू दिल्लीमा रहँदै आउनुभएको छ उहाँले मन सम्बन्धी आफ्नो रात्रिगन्थन राख्नुभएको छ लेख्नुहुन्छ कहिलेकाहीँ मन शून्य हुन्छ एकान्तमा बस्न मन लाग्छ कसैको आवाज नआउने कसैसँग सम्पर्कमा नहुने बोल्न मन नलाग्ने यस्तै यस्तै स्वभाव मन कहिलेकाहीँ अमिलो हुन्छ कहिलेकाहीँ भविष्यको सोचले चिन्ता बढाउँछ आजकल इन्टरनेट यस्तो स्वभाव कम गरेको महसुस गरेको मैले मात्र होइन होला म जस्ता धेरैले गर्छन् इन्टरनेट नचलेको बेला भने फेरि यस्तै यस्तै कुराले पिरोल्छ तर भविष्य र जीवन सम्झिँदा खुसी छाएको महसुस हुँदैन यो स्वभाव मेरो मात्र हो कि अरूको पनि हुन्छ यो भन्न म सक्दिनँ कहिलेकाहीँ आफ्नै दिमाग मनप्रति अचम्म लाग्छ एउटा मन एउटा दिमाग अनि कहिले गाउँ कहिले समाज कहिले देश कहिले प्रदेश कहिले राजधानी कहिले समसामयिक कुरा एक एक गरेर सम्झन सक्ने आफूले भेटेको प्रायजसो मान्छेलाई सम्झन मन लाग्ने त्यसैले अध्ययन गर्न मन लाग्ने र यस्तै यस्तै मनका कुराहरू गरेर कहिल्यै सकिँदैन दीपक पाण्डे दीपक पाण्डे अगाडि लेख्नुहुन्छ मैले पनि कसैलाई मनले चाहेँ तर केही समय अवश्य लाग्यो आउने दिनमा पनि म त्यो चाहना मेट्न खोज्दिनँ किनकि म उनलाई मनले चाहेको छु र पहिलो भेटमै हामी अन्जान थियौँ मानौ हामी प्रत्यक्ष कुरा गरेकै थिएनौँ पहिलो नजर यसरी पर्यो कि त्यो नजर हटाउने हिम्मत नै गर्न सकिनँ मनका कुरा गरेर कहिल्यै सकिँदैन सानो बेलामा रुखलाई गाडी बनाएर ड्राइभर बनेको अहिले पनि यो मनले सजाएर राखेको छ बेला बेला बारीका डोरामा आमासँग जाँदा आमाले भन्नुहुन्छ त्यही बुटा हल्लाएर घाम नै पलाउन छोड्यो तर त्योभन्दा कहिले पनि मैले गलत गरेको महसुस हुँदैन किनकि सायद त्यो मनलाई पनि आनन्द आउने भएर होला आमाले बालाका बेलाको कुरा सम्झाएको मन पनि अचम्मितको हुन्छ कहिलेकाहीँ यस्तै बालापन सम्झेर खुसी भएर रम्न मन लाग्छ सायद मनले पनि आनन्द मान्छ कि भनेर उहाँले मनबारेको आफ्नो रात्रिगन्थन टुङ्ग्याउनु भयो र एउटा गजल भनेर लेखेर पठाउनु भएको छ गजल बन्न सकेको छैन भावना भनेको छ समयसँग मन मौलाउँछ र हुन मन लाग्छ समयसँग मन मौलाउँछ रत रुन मन लाग्छ तिमीसँग धन मौलाउँछ रत रुन मन लाग्छ तिमी भन्थ्यौ नि जुनीभरि तिम्रै हुन पाऊ बेला बेला मन बदल्छौ रत रुन मन लाग्छ दीपक पाण्डेको यो भावना पनि वाचन गरेँ मैले र रात्रिगन्थन शैलीको पत्र पनि वाचन गरेँ दीपक पाण्डे केरुङ्गा पाँच रिठाका रुख अर्का खाँची उहाँको घर र अहिले नयाँ दिल्लीमा बस्दै आउनुभएको छ अब गजल सहरको धादिङ कल्लेरी नौ घर भई अहिले दुहा कतार रहँदै आउनुभएका ईश्वर साईको उहाँको गजलले यसो भन्छ त्यही फूल फेरि फुल्छ डालिरह्यो भने त्यही फूल फेरि फुल्छ डालिरह्यो भने मगबगाउँछ बगैँचा रह्यो भने सुन्दर फूल फुल्छ पक्कै हाम्रो आँगनीमा सुन्दर फूल फुल्छ पक्कै हाम्रो आँगनीमा मनैभरि आशा विश्वास बालिरह्यो भने मगबगाउँछ बगैँचा रह्यो भने झनै कमजोर हुन्छौ जति पीर लिली तिमीले झनै कमजोर हुन्छौ जति पीर लिली तिमीले नयनबाट आँसु सधैँ खसालिरह्यो भने मगमगाउँछ बगैँचा मालिरह्यो भने खुसीहरू फर्किनेछन् पुरानो घर खोज्दै खुसीहरू फर्किनेछन् पुरानो घर खोज्दै उही पुरानो घरहरूलाई टालिरह्यो भने त्यही फूल फेरि फुल्छ डालिरह्यो भने मगबगाउँछ बगैँचा मालिरह्यो भने धादिङ कल्लेरी नौ घर भई अहिले दुहा कतार रहँदै आउनुभएका ईश्वर शाहीको युगजल वाचनपछि अब फेरि पालो साङ्गीतिक गजलको आप जिनके करीब होते हैं वो बड़े खुशी آپ جن کے قریب ہوتے ہیں آپ جن کے دن قریب ہوتے ہیں موت کے دن قریب ہوتے ہیں وہ بڑے خوش نصیب ہوتے ہیں آپ جن کے قریب ہو کس کو نصیب ہوتے ہیں آپ کس کو نصیب ہوتے ہیں وہ بڑے خوش نصیب ہوتے ہیں آپ جن کے قریب عجیب ہوتے ہیں ان کے دل بھی عجیب ہوتے ہیں وہ بڑے خوش نصیب ہوتے ہیں آپ جن کے قریب ہوتے ہیں आप जिनके करीब होते उसै त जिन्दगीमा कहाँ बहार थियो उसै त जिन्दगीमा कहाँ बहार थियो यता म अर्कोतिर सारा संसार थियो के लाउँथिन् मेरो प्रेमको फूलमाला के लाउँथिन् मेरो प्रेमको फूलमाला गलामा उनको सुनको हार थियो यता म अर्कोतिर सारा संसार थियो बाटो मोडिन् उनले आएर दो बाटोमा बाटो मोडिन उनले आएर दोबाटोमा लक्ष्य हाम्रो केवल दुई कदम पार थियो यता म अर्कोतिर सारा संसार थियो छुट्टिएछ अनायासै सँगै हिँड्ने बाटो छुट्टिएछ अनायासै सँगै हिँड्ने बाटो वारी म पारी उनी दूर किनार थियो उसै त जिन्दगीमा कहाँ बहार थियो यता म अर्कोतिर सारा संसार थियो युगजल गजल कम्प्युटर इन्जिनियरिङ प्रथम वर्ष इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका विद्यार्थी विशाल कार्कीको गजल थियो मैले यसलाई वाचन गरेँ र अर्को गजल छ ताप्लेजुङ सिनाम घर भई अहिले दुबई रहँदै आउनुभएका समय अधिकारीको गजल उहाँको गजल यस्तो छ पोख्नुहुन्न यी नयनमा ठूल्ठूला तालहरू छन् पोख्नुहुन्न यी नयनमा ठूल्ठूला तालहरू छन् जिन्दगीमा सुल्झाउने अनेकन सवालहरू छन् रात दिनको पीडामा जल्दा जीवन कति चल्ला रात दिनको पीडामा जल्दा जीवन कति चल्ला मीठा मीठा कल्पनाका धेरै ती सालहरू छन् जिन्दगीमा सुल्झाउने अनेकन सवालहरू छन् भेटिएन कोही मनलाई यथार्थमा माया गर्ने भेटिएन कोही मनलाई यथार्थमा माया गर्ने देखावटी माया दिने सामाजिक सञ्जालहरू छन् जिन्दगीमा सुल्झाउने अनेकन सवालहरू छन् भेदभावकै कटकरामा अझै कति बस्छ समाज भेदभावकै कटकरामा अझै कति बस्छ समाज फेरिए नि युग मनमा उही पुरानै पर्खालहरू छन् पोख्नुहुन्न यी नयनमा ठूल्ठूला तालहरू छन् जिन्दगीमा सुल्झाउने अनेकन सवालहरू छन् जुन सिनाम घर भई अहिले दुबई रहँदै आउनुभएका समय अधिकारीको गजल थियो यो यसलाई मैले वाचन गरेँ अब आजको बुलबुलको अन्तिम साङ्गीतिक कोसे बुलबुल ने गुल से गुल ने बहारों से बुलबुल गुल से ایک چاند نے تاروں سے کہہ دیا دنیا کسی کی جنت سے کم نہیں जन्नत से कम है एक दिल हूरों से कम है दुनिया किसी के प्यार जन्नत से कम है एक दिल ہو وفا ہو اور محبت کی شان ہو جانے ہو اور محبت کی شان ہو جلدے کے تاروں سے کم نہیں دنیا کسی کے پتا جنت سے کم نہیں ایک دل باغ پھولوں سے کم نہیں دنیا کسی کے کردار پل کے اٹھا کے دیکھو کلیا ہنس پڑے پل کے اٹھا کے دیکھو کلیا ہنس پڑے خوشبو تمہاری دل کی پھولوں سے کم نہیں سے کم ایک دل हवस् त यिनै साङ्गीतिक गजलहरू तपाईँले पठाउनुभएका गजल तथा पत्रहरूको वाचन सँगसँगै आजको रात्रि प्रस्तुति बुलबुलबाट अब हामी विदा हुन्छौं बुलबुलमा हामीलाई पत्राचार गर्न Bulbul at UNN dot com dot NP email ठेगानामा तपाईँका सामग्रीहरू पठाउन सक्नुहुन्छ अर्को सातासम्मका लागि उत्पादन सहयोगी सशेन्द्र गौतम र म प्रस्तुता अच्युत किमिरी विदा हुँदैछौं जाँदा जाँदै सिन्धुपाल्चोकी सुभद्रा ढकालको गजल वाचन गर्दै शुभरात्रि भन्छौं यात्रामा निस्कँदा केवल हतार गरियो यात्रामा निस्किँदा केवल हतार गरियो न गन्तव्य सोचियो न विचार गरियो पारिजात र गुराँस त्यत्तिकै सुन्दर छन् पारिजात र गुराँस त्यत्तिकै सुन्दर छन् व्यर्थै आफ्नो मुहारमा श्रृङ्गार गरियो न गन्तव्य सोचियो न विचार गरियो गजल लेख्नु जस्तो अरू केही लागेन गजल लेख्नु जस्तो अरू केही लागेन जागिर खाइयो अनि विचार गरियो न गन्तव्य सोचियो न